दिलकी फुल हौ तिमी मेरै दिलकी माली मैले पनि धेरै माया गर्छु तिमीलाई काली तिम्रै बन्न पाम यो तिजामा मायालाई काली भनी बोलाउँछु अर्को साल तिजमा मेरी तुलै भन्न पाम ओ अर्को साल तिजमा मेरी तुलै भन्न पाम अर्को साल तिजमा मेरी तुलै भन्न पाम ताली सिउँदैमा हातैभरि चुरा हाई सिन्दुर लली सिउँदैमा हातैभरि चुरा एक समय हुन्छ तिम्रो सारा सपना पुरा तिम्रै बन्न पाम यो तिजमा मायालाई काली भनी बोलाउँछु अर्को साल तिजमा मेरी दुलै भन्न पाम ओ अर्को साल तिजमा मेरी दुलै भन्न पाम अर्को साल तिजमा मेरी दुलै भन्न पाम म काली तिमीसँग है निन्द्रमा नि रमाउँछु म काली तिमीसँग छुट्टै खालको हुँदो रहेछ जवानीमा रङ्ग तिम्रै बन्न पाम यो तिजमा मायालाई काली भनी बोलाउँछु अर्को साल तिजमा मेरी तुलै भन्न पाऊ अर्को साल तिजमा मेरी तुलै भन्न पाऊ अर्को साल तिजमा मेरी तुलै भन्न पाऊ बनायो कालीले मेरै घरमा आउँछौ हाई अब छिट्टै दुलाई बनी मेरै घरमा आउँछौ मेरो गरेको दस महिनामा तिमीले सोरो पाउँछौ तिम्रै बन्न पाऊ यो तिजमा मायालाई कालीभरि बोलाउँछु अर्को साल तिजमा मेरी दुलै भन्न पाऊ अर्को साल तिजमा मेरी दुलै भन्न पाऊ अर्को साल तिजमा मेरी दुलै भन्न पाऊ